आफूले नभई उत्तरी छिमेकी चीनले नेपालमा हस्तक्षेप गरेको भारतको आरोप देउबा र प्रचण्डको आग्रहमा गुगल बोयलाई एक करोड रूपियाँ दिएको प्रधानमन्त्रीको भनाई ताप्लेजुङमा पहिरोले घेरेर गाउँ नै सम्पर्कविहीन प्रशासन पुग्न सकेन चक्काजाम गर्न खोज्दा विप्लव माओवादीका पचपन्न कार्यकर्ता पक्राउ टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन कुबमा संलग्नलाई फाँसी दिन माग र पोर्चुगललाई युरोकप जिताएका एड्रलका बुवा जेलमा रहेको तथ्याङ्क सार्वजनिक ओलम्पिक आउँदै लाग्दा जिका भाइरसको त्रास खेलाडीहरू नाम फिर्ता लिँदै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की भारतले नेपालमा आफूले नभई उत्तरी छिमेकी मुलुक चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेप विरूद्ध लट्ने बताएको भोलिपल्टै भारतको यस्तो प्रतिक्रिया आएको हो भारतीय पत्रिका दि हिन्दूले भारत सरकारको उच्च स्रोतको हवाला दिँदै भनेको छ ओली सरकारलाई बचाउन भारतीय होइन चिनिया अधिकारीहरूले नेपालमा सबै पार्टीलाई भेटिरहेका छन् ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नु परेको छ ओली सरकार ढल्न भारतले कुनै भूमिका नखेलेको ती अधिकारीले दावी गरेको समाचारमा उल्लेख छ उनले काम गर्न नसकेको र सत्ता साझेदार दलले नै समर्थन फिर्ता दिएको भन्दै भारतीय अधिकारीले भनेका छन् तर संसदमा बहुमत गुमाए पनि उनले सत्ता बसिरहन चाहेका छन् नौ महिना अघि माओवादी समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए तर अहिले माओवादीले नै समर्थन फिर्ता लिएर भारत विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्दै भारतीय खेलको संकेत गरेका छनृ प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल गुगल बोयलाई कंग्रेस र माओवादीकै आग्रहमा एक करोड़ दिए दिने निर्णय भएको बताएका छन् नेपाल टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा उहाँले शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा मन्त्री परिषदले एक करोड़ रूपियाँ दिने निर्णय गरेको दावी गर्नु भएको हो भर्खरै देउबा शेरबहादुर देउबाजीसँग भेट भयो उहाँले मलाई आदित्य दहाललाई रकम सहयोग गरेकोमा धन्यवाद पनि दिनुभयो ओलीले प्रश्न पार्नुभयो आदित्य दाहाल अद्भुत अद्भुत प्रतिभाको बालक भएको उहाँलाई सुरक्षा लगायतका हिसाबबाट पनि गाडी चाहिएको भनिएकाले त्यस त्यसको लागि प्रतिष्ठानलाई सहयोग दिएको उहाँले बताउनुभयो सरकारको यो निर्णय सौतर्फी विरोध भएको छ तर काङ्ग्रेस र माओवादी शीर्ष नेताहरूकै सल्लाहमा सरकारले यो निर्णय गरेको प्रधानमन्त्रीको भनाइ छ सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनवाई रोकिएको छ व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिले सूचना निकालेर आजको बैठक स्थगित गरिएपछि सुनवाई प्रभावित भएको हो आजको बैठकमा न्यायाधीशको सुनवाई गर्ने कार्यसूची थियो समितिले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ सर्वोच्च अदालतका लागि प्रस्तावित भएका एघार जना न्यायाधीशको सुनवाई रोकिँदा अदालतको काम कार्यवाही प्रभावित भएको छ ताप्लेजुङको दुर्गम गाविस ताफेथोक आठको सोतलीमा बस्ती चौबिस घण्टादेखि विहीन भएको छ यो गाउँमा न त प्रशासन पुगेको छ न त आसपासका गाउँबाट मानिस नै जान सकेका छन् सोतली गाउँमा सात परिवारको बसोबास छ गाउँलाई पहिरोले घेरे घेर लगाएको घेरा लगाएको छ गाउँको अवस्था के छ भन्ने बारेमा केही जानकारी आएको छैन शनिबार बिहानदेखि गाउँमा जाने प्रयास भए पनि पहिरोका कारण जान नसकिएको प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डेले बताउनुभयो सबै पहिरोले घेरेकाले लेलेप तथा तापेथोकबाट प्रहरी परिचालन गरे पनि गाउँमा जान नसकिएको प्रहरी प्रमुख रामबहादुर केसीले बताउनुभयो सोतलेमाबाट शुक्रबार रातिदेखि अठाइस वर्षकी मनिता राई बेपत्ता भए र अहिलेसम्म फेला नपरेको स्थानीय बासिन्दा मन्जु राईले जानकारी दिनुभयो प्रशासनले भने राई बेपत्ता भए नभएको पुष्टि गर्न सकेको छैन लेप लेपमा अहिले पच्चिस भन्दा बढी ठाउँमा पहिरो गएको स्थानीय बासिन्दा तर्सित भएका छन् सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्याजति गरेको भन्दै चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका पचपन्न जना कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ रूपन्देहीको बुटवलबाट पैंतिस र काठमाण्डुबाट बीस जनालाई प्रहरीले पक्राउ गरेको हो काठमाण्डुको कलंके बालाजु ल चाबहिलबाट आफ्ना बीस जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिनुभयो त्यस्तै बुटोलबाट सड़क संघर्षमा उत्रिएका जना पनि पक्राउ परेका छन् लामाका अनुसार कलंकीबाट मजदूर संगठनका अध्यक्ष योगेन्द्र कुमाल सहित सात जना बालाजुबाट अखिल क्रान्तिकारी काठमाडौँ उपत्यका विशेष समन्वय समिति संयोजक लोकेश विक र आकाश भेटवाल सहित नौजना र चाबहिलबाट राष्ट्रिय युवा जनस्वयंसेवक ब्यूरोका उपाध्यक्ष रवि घोले सहित जनालाई प्रहरीले पक्राउ गरेको छ विप्लव माओवादीले आज काठमाडौँ उपत्यका सहित देशभर नै बिहान नौ बजेदेखि दस बजेसम्म चक्काजाम आह्वान गरेको थियो विक्रम सम्भ दुई हजार बहत्तर सालको भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएको छ समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित चौध जिल्लाका अत्याधिक जोखिममा परेका एक्काइस हजार बालबालिकालाई प्रति व्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिएको छ अब देश बाहिरको खबर टर्कीका प्रजातन्त्रको रक्षा टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् इस्तानबुल सहित देशका मुख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कुमा संलग्नलाई फाँसी दिन माग गरेका छन् सेना को समूहले गरेको कुको प्रयास चौबिस घण्टाभित्र असफल पारिएको थियो संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप ट्राइप एडोरगनले समर्थनलाई सम्बोधन गर्दै अमेरिकामा रहेका पचहत्तर वर्षका धर्मगुरू फतलुहा गुलेन र कु गराउन संलग्न रहेकोमा कार्यवाही गरिनुपर्ने बताएका छन् अमेरिकाले धर्म गुलेन विरूद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ धर्मगुरू गुलेनले भने कुमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् यसैबीच कुको प्रयास असफल भएपछि दुई हजार आठ सय उनाचालिस सैनिक पक्राउ परेका छनृ पक्राउ पर्ने सैनिक जर्नेल पनि छन् यसै गरी सरकारले दुई हजार सात सय पैंचालिस जना न्यायाधीशलाई बर्खास्त गरेको छ शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयासपछि भएको झडपमा सर्वसाधारण नागरिक र प्रहरी एक सय एकसठी जना मारिएका छन् त्यस्तै कुमा संलग्न एक सय चार जना सैनिक पनि मारिएका छन् अब खेल खबर पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जिताउन महत्वपूर्ण गोल गरेका एडरले आफ्ना परिवारको बारेमा एउटा तथ्य सार्वजनिक गरेका छन् एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा एडरले आफ्ना बुवा हत्या आरोपमा जेलमा रहेको खुलासा गरेका छन् एडरका बुवा श्रीमतीको हत्या एडरकी सौतेनी आमा आरोपमा अहिले इङ्ल्याण्ड को जेलमा छन् मेरो बुवा अहिले जेलमा हुनुहुन्छ म बाह्र वर्षको हुँदादेखि उहाँ जेलमा हुनुहुन्छ मेरी सौतेनी आमाको ज्यान गयो अनि बुवा उहाँकै हत्या आरोपमा जेलमा हुनुहुन्छ एडरले भने मलाई लाग्छ उहाँलाई सोह्र वर्षको जेल सजाय भएको हुनुपर्छ बेला बेलामा आफू बुवालाई भेट्न इङ्ल्याण्ड जाने गरेको बताएका छन् एडरका बुवा पिलो मेनो एन्टोनियो लोपेस सन् दुई हजार तीसको अक्टोबरदेखि श्रीमती डोमिग्यास ओलिभाइसको हत्या आरोपमा बेलायतको जेलमा छन् एड्रसले अघिल्लो हप्ता पेरिसमा भएको फाइनलमा एक सय नबौ मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाएका थिए र ब्राजिलमा ओलम्पिक खेलकुदको मिति नजिकै जाँदा जिका भाइरसको त्रास कायमै छ पछिल्लो दुई वर्षदेखि लेटिन अमेरिकी युरोपहरूमा जिका भाइरसको संक्रमण बढ़िरहेको छ ओलम्पिक आयोजक ब्राजिलले यो संस्करण रोक्न सम्भावना सम्भव भएसम्म सबै प्रयास गरेको दावी गरे पनि विश्वभरका खेलाड़ीहरू भने यसमा विश्वस्त हुन सकेका छैनन् ओलम्पिक शुरू हुन झण्डै तीन हप्ता बाँकी रहदा खेलाडीहरूले ना, खेलाडीहरूले नाम फिर्ता लिने क्रम शुरू भएको छ चेक गणतन्त्र टेनिस खेलाडी टाइम्स बर्टिसले जिका भाइरसको संक्रमणको डरले ओलम्पिक टोलीबाट नाम फिर्ता लिएका छन् जिकाको डरले नाम फिर्ता लिने बर्सिडी तेस्रो खेलाडी हुन् यसअघि रोमानिया के सिमोना हापेस र क्यानाडाका मियोस राउनीले पनि प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् यसै गर्पी गल्फ पनि गल्फतर्फ पनि बीस जना भन्दा बढी खेलाडीले जीका भाइरसकै संक्रमणको डरले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिनै लागेको छ अन्तमा प्रमुख समाचार शीर्षक फेरि एकपटक आफूले नभई उत्तरीय छिमेकी चीनले नेपालमा हस्तक्षेप गरेको भारतको आरोप देउबा प्रचण्डको आग्रहमा गुगल बोयलाई एक करोड दिएको प्रधानमन्त्रीको भनाई जुङमा पहिरोले घेरेर गाउँ नै सम्पर्कविहीन प्रशासन पुग्न सकेन चक्का जाम गर्न खोज्दा विप्लव माओवादीका पचपन्न कार्यकर्ता पक्राउ टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन कुमा संलग्नलाई फाँसी दिन माग र युरो युरोकप जिताएका एड्रलका बुवा जेलमा रहेको तथ्य सार्वजनिक ओलम्पिक आउँदै लाग्दा जिका भाइरसको त्रास खेलाडीहरू नाम फिर्ता लिँदै हौस् समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्राविधिक सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला हाम्रा समाचार तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँ छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिले समाचार बुलेटिनबाट म प्रकाश पनि बिदा हुन्छु नमस्कार